बानेश्वरमा उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्ने तय भएको छ निर्वाचन कानूनमा थ्रेस होल्ड लगायतका विषयमा सहमति जुट्न नसकेपछि आइतबार बेलुकी बसेको समितिको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो आजको बैठकमा थ्रेसहोल्ड र उम्मेद्वारको योग्यताका विषयमा सहमति जुटाउने नेताहरूले बताएका छन् नेपाली कंग्रेस र नेकपा एमाले थ्रेस होल्ड राख्नुपर्ने अडान लिएका छन् भने एकीकृत माओवादी र मधेसी दल त्यसको विपक्षमा छन् सरकारले पटक पटक सहमति जुटाउन आग्रह गरे पनि दलहरूले आफआफ्नै अडान छाडेका छैनन् यसैबीच निर्वाचन कानूनका विषयमा मन्त्री परिषदका कंग्रेसका अध्यक्ष राज रेग्मीले कंग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग छलफल गर्नुभएको छ बिहान प्रधानमन्त्री निवास बालाटारमा भएको छलफलमा दलहरूले राखेको अडानले सरकारलाई अप्ठ्यारो भएको रेग्मीले बताउनु भएको छ रेग्मीको निजी सचिवालयका अनुसार कंग्रेस उपसभापति पौडेलले आजको बैठकबाट निकास आउन सक्ने आश्वासन दिनुभएको छ भारत भ्रमणमा जानुभएका नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आजदेखि राजनैतिक भेटघाट शुरू गर्दै हुनुहुन्छ आज उहाँले भारतीय विदेश सचिवदेखि कंग्रेस आएकी अध्यक्ष सोनिया गान्धीसँग भेट गर्नुहुने भएको छ अहिले बिहान विदेश सचिव रञ्जन बथाईसँग वरिष्ठ नेता देउवाले आफै बसेको स्थानीय मौरे होटलमा भेटवार्ता गर्नुभएको थियो आज देउवाले विदेश मन्त्री सलमान खुर्सिदसँग पनि हैदराबाद हाउसमा लन्च मिटिङ गर्नुहुनेछ भेटमा नेपाल र भारतको परराष्ट्र सम्बन्ध नेपालको राजनैतिक जटिलता लगायतका विषयमा कुराकानी हुनेछ आज बेलुका देउवाले भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन कंग्रेस नेता करण सिंहसँग पनि छलफल गर्नुहुनेछ आज बेलुका देउवाले कंग्रेस अध्यक्ष सोनिया गान्धी नेताहरूसँग पनि भेट गर्ने तयारी छ भारत सरकारको औपचारिक निमन्त्रणामा कङ्ग्रेस वरिष्ठ नेता देवा हिजो नयाँ दिल्ली जानुभएको हो नेपालमा राजनैतिक सङ्कट भइरहेको बेला भारतले नेता भारतीय नेताहरूले दिल्ली बोलाउनुलाई अर्थपूर्ण मानिएको छ न्याय परिषद पल्ट एक सय उनासत्तरी न्यायाधीश नियुक्त गरेको छ बैठकले पुनरावेदन तहमा अस्सी र जिल्ला तहमा उनानब्बे न्यायाधीश नियुक्त गरिएको हो पुनरावेदनमा नियुक्त भएका मध्ये सडचालिस स्थायी र तेत्तिसजना अतिरिक्त पदका लागि नियुक्त गरेको परिषदले जनाएको छ परिषदले पहिलो पटक निजामती र सैनिक सेवामा जस्तै न्याय सेवामा पनि खुला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाएको हो परिषदले न्याय सेवा सरकारी वकिल अधिवक्ताबाट न्यायाधीश छनौट गरेको हो लामो समयदेखि निष्क्रिय रहेका चितवनका एकचालिसवटा सहकारी खारेज भएका छन् छवटा दुग्ध उत्पादक पाँचवटा कृषि पाँचवटा मौरी पालन तीनवटा तरकारी तथा फलफूल उत्पादक एउटा पशुपालन सहकारी खारेजीमा परेको भरतपुरको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ यस्तै एघारवटा बहुउद्देश्य र नौवटा बचत तथा ऋण र एउटा उपभोक्ता सहकारी पनि खारेज भएका छन् नियम बमोजीमा बुझाउनु पर्ने विवरण नबुझाएकै नबुझाइकन सहकारीलाई खारेज गरेको कार्यालयका प्रशिक्षक श्रीकृष्ण नेपालले जानकारी दिनुभयो कार्यालयले वैशाख अठार गते सहकारी एन दुई हजार अडचालिसको दफा एकचालिस बमोजिम खारेज गर्नु नपर्ने कारणसहित विवरण बुझाउन पैँतिस दिने सूचना जारी गरेको थियो कार्यालयले दुई वर्षदेखि निष्क्रिय रहेको समेत गरी एकाउन्नवटा सहकारीलाई लक्षित गरी सूचना निकालेको थियो केही सहकारी सम्पर्कमा आए पनि एकचालिसवटा सहकारी सम्पर्कमा नआएको नआएकाले आइतबार खारेजीको निर्णय गरेको नेपालले जानकारी दिनुभयो ब्रिटेनमा संसदको एक समितिले युरोपेली संघ बाहिरका नागरिकका लागि बनाएको नयाँ नियमको कारण ब्रिटेनी परिवार विभाजित भएका छन् समितिको रिपोर्टका अनुसार जुलाई सन् दुई हजार बाह्रमा आएको न्यूनतम सीमा तय गरिसकेपछि हजारौं ब्रिटेनीले युरोपीय युरोपीय संघको बहिरका जीवनसाथी ब्रिटेन ल्याउन नपाउने भएका छन् यस नियम लागू भएपछि छोराछोरी आमा बाबुबाट अलग हुने समितिले बताएको छ समितिको रिपोर्टमाथि गृह मन्त्रालयले सकारात्मक टिप्पणी गर्दै प्रवासीहरूको लागि करको भार कम गर्न यस्तो गर लागि बताएको छ नयाँ नियम अनुसार आयको सीमा तोकिएको छ यदि कुनै पनि ब्रिटेनी नागरिकले युरोपियन जीवनसाथीसँग सम्बन्ध राख्न चाहेमा वार्षिक आमदानी अठार हजार छ सय पाउन्ड हुनै पर्ने हुन्छ यदि कुनै गैर युरोपियन बालबालिकालाई प्रायोजित गर्नको लागि वार्षिक आय कम्तीमा बाइस हजार चार सय पाउन्ड हुनुपर्ने हुन्छ प्रत्येक अतिरिक्त बच्चाको लागि चौबिस सय पाउन्ड थप हुँदै जानेछ समितिको यस नियमअनुसार वार्षिक आयको सीमा पूरा गर्न नसक्दा पैँतालिस परिवार विभाजित भइसकेका छन् गोर्खा कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा आज रानी पोखरी कर्णटी मार्सिटी र बोयज युनियन क्लब बीच प्रतिस्पर्धा हुँदैछ खेल दिउँसो साढे तिन बजे दस्तक रङ्गशालामा हुनेछ यस वर्ष डिभिजनमा बढुवा भएको बोयज युनियन समूह डीको विजेता र आरसिडी समूह बीको उपविजेता हुँदै क्वार्टर फाइनलमा पुगेका हुन् दुवै टोली खेल जित्दै अन्तिम चारमा पुग्ने योजनामा छन् आजको खेलको विजेताले फाइनल प्रवेशको लागि नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ यसअघि आफ्नो खेल जित्ने मनाङ मर्सङ्दी नेपाल आर्मी र थ्री स्टार क्लब सेमी फाइनलमा पुगिसकेका छन् आइतबार ट्राई ट्राइब्रेकरमा तीन दुईले हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार